नमस्कार अनि न्यानो अभिवादन रेडियो प्रवासी अनलाइन सुनेर बसिरहनुभएका तमाम श्रोताहरूमा म कार्यक्रम सञ्चालक रमेश खड्का यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम प्रवासको सन्देशमा श्रोताहरू सदाज आज पनि म रेडियोको स्टुडियोमा उपस्थित भइसकेको छु मिठा मिठा गीत सङ्गीतहरूको साथमा विभिन्न विषयहरूमा हुने भलाकुसारीहरू त्यसै गरी लेख रचनाहरू सन्देशमूलक लेख रचनाहरू र विभिन्न जानकारी र सन्देशहरूको साथमा म उपस्थित भइसकेको छु W W W dot Pravasi online dot कममा प्रसारण हुने कार्यक्रम प्रवासको सन्देशमा श्रोताहरू यसभन्दा पहिलेका कार्यक्रमहरूमा मैले यहाँहरूलाई प्रस्तुत गरिसकेको छु विभिन्न चाडपर्व तथा विभिन्न समय सापेक्ष विषयवस्तुमा कुराकानी तथा यहीमा रहेका नेपालीहरूसँगको प्रत्यक्ष कुराकानी त्यसै गरी सोसियल मिडिया स्काइपीको माध्यमबाट विश्वभरि छरिरहनुभएका नेपालीहरूसँगको प्रत्यक्ष कुराकानी र उहाँहरूको सन्देशलाई उहाँहरूको आफन्त र घर परिवार समक्ष पुर्याउनको लागि गरिएका केही कोसिसहरू आजको प्रवासको सन्देश कार्यक्रम यसभन्दा पहिलेका कार्यक्रमहरूभन्दा केही भिन्नै एपिसोड लिएर उपस्थित भएको छु सर्वप्रथम त यहाँहरूले यस प्रवासी अनलाइन रेडियोको कार्यक्रम प्रवासको सन्देशलाई बिसौँ एपिसोडसम्म सुनेर साथ दिएर सहयोग गर्नुभएकोमा म कार्यक्रम सञ्चालक रमेश खड्काको तर्फबाट सम्पूर्ण रेडियो सुनिरहनुभएका श्रोताहरूमा हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु श्रोताहरू यहाँहरूको माया यहाँहरूको साथ र यहाँहरूको सल्लाहले नै आजको बिसौँ एपिसोडमा प्रवासको सन्देश कार्यक्रम प्रवेश गरिसकेको छ आगामी दिनहरूमा पनि यहाँहरूको यस्तै सहयोगको अपेक्षा गरिरहनेछु आज विशेष त आजको प्रवासको सन्देश कार्यक्रममा म युएमा रहनुभएका नेपालीहरू जो सोसियल मिडिया भनौँ सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता रहनुभएको छ उहाँहरूले यस सामाजिक सञ्जाल फेसबुकलाई कस्तो तरिकाले प्रयोग गरिरहनु भएको छ के कस्ता विषयहरूमा युएमा रहेका नेपालीहरूले सामाजिक सञ्जाल फेसबुकलाई प्रयोग गर्छन् यसै विषयमा आजको कुराकानीमा केन्द्रित रहनेछु फेसबुक एक निजी रूपमा सञ्चालित सामाजिक सञ्जाल हो जुन फेसबुक निगमको स्वामित्वमा रहेको छ प्रयोगकर्ताहरूले एक अर्कोसँग साथी बन्न सन्देश पठाउनको लागि यसको प्रयोग गर्ने गर्दछन् आफ्नो प्रोफाइल अद्यावधि गरी साथीहरूलाई उनीहरूबारे जानकारी समेत गराउँछन् यसको अतिरिक्त प्रयोगकर्ताहरूको सहर स्कुल कलेज कार्यस्थलहरूको आधारमा बनाएका सञ्जालहरूमा समेत सामेल हुन सक्दछ आफ्नो वालमा प्रयोगकर्ताले आफ्नो दिमागमा आएको कुराहरूलाई लेखेर साथीहरूमाझ बाँड्न समेत सक्दछन् प्रयोगकर्ताहरूले बढीमा पाँच हजारजना आफ्नो खातामा साथी लिन सक्छन् फेसबुकमा पेज बनाई व्यापारको प्रव प्रवर्धन पनि गर्ने चलन बढिरहेको छ भने विभिन्न चर्चित व्यक्तिहरूले आफ्नो छुट्टै व्यक्तिगत खाता पनि बनाउने गर्दछन् आजको प्रवासको सन्देश कार्यक्रममा मुख्यत म सामाजिक सञ्जाल फेसबुकमा जति नै अहिले विश्वभरि मानिसहरूको लोकप्रियता बढिरहेको छ जति फेसबुकप्रति पायामोह बढिरहेको छ त्यही अनुरूप युमा रहेका नेपालीहरूले फेसबुकलाई एउटा सामाजिक सञ्जाललाई सूचना प्रवाह गर्ने र विभिन्न जानकारीमूलक लेख रचना भनौँ अथवा जानकारीमूलक सूचनाहरू सम्वाह गर्नको लागि पनि प्रयोग गर्ने गर्दछन् भन्ने युमा रहेका नेपालीहरूको गतिविधिलाई आजको प्रवासको सन्देश कार्यक्रममा सन्देशको रूपमा प्रस्तुत गर्न लागिरहेको छु कार्यक्रमलाई सुरु गर्नुभन्दा पहिले यहाँहरूको लागि मिठो गीत राख्दै कार्यक्रमको सुरुवात गर्न चाहन्छु कार्यक्रम प्रवासको सन्देश सुन्दै गर्नुहोला प्रवासी ना रे सबैको लभ पर्यो सबैको लभ मेरो पानी लम्बरलाई चाहिँ गर्यो फेसबुक खोले मैले मैले फेसबुक खोले मैले साथी भाइको लम्बर्यो मेरो पर्ने कहिले साथी भाइको लम्बर्यो मेरो पर्ने कहिले काशीरामको लपर्यो मेरो पर्ने कहिले काशीरामको लपर्यो मेरो पर्ने कहिले मेरो पर्ने कहिले मेरो पर्ने कहिले मजाकी फेसबुक खोले मैले मैले फेसबुक खोले मैले साथी भाइको लग मेरो पर्ने कहिले साथी भाई को लपर्यो मेरो पर्ने कहिले आहा को लपर्यो मेरो पर्ने कहिले आहा को लपर्यो मेरो पर्ने कहिले ओ मेरो पर्ने कहिले ओ मेरो पर्ने कहिले सबैजनाले मन लभ यु भन्छु जे पर्छ त्यही टर्छ फेसबुक खोले मैले मैले फेसबुक खोले मैले साथी भाइको नम्बर मेरो पर्ने कहिले साथी भाइको नम्बर मेरो पर्ने कहिले काशीरामको नम्बर मेरो पर्ने कहिले काशीरामको लपर मेरो पर्ने कहिले मेरो पर्ने कहिले ओइ मेरो पर्ने कहिले खानलाई जान्थे लाज्नु मानि एकपल्ट मै खान्थे फेसबुक खोले मैले मैले फेसबुक खोले मैले साथी भाइको लभ पर्यो मेरो पर्ने कहिले साथी भाइको लभ पर्यो मेरो पर्ने कहिले काशीरामको लभ पर्यो मेरो पर्ने कहिले काशीरामको लपऱ्यो मेरो पर्ने कहिले मेरो पर्ने कहिले मेरो पर्ने कहिले प्रवासीहरूलाई रेडियो प्रवासीहरूलाई रेडियो प्रवासीहरूलाई रेडियो प्रवासीहरूलाई रेडियो श्रोताहरू अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम प्रवासको सन्देश आजको प्रवासको सन्देश कार्यक्रममा मुख्यतः म यहाँहरू समक्ष प्रस्तुत गर्न लागिरहेको छु कि यहीमा रहेका सामाजिक कार्यकर्ताहरू कलाकारहरू र विभिन्न पेसामा आबद्ध रहनुभएका नेपालीहरूले सोसियल मिडिया भनौँ सामाजिक सञ्जाल फेसबुकको आफ्नो वालमा के कस्ता स्ट्याटसहरू चाहिँ उहाँहरूले राख्नुभएको थियो विशेष गरी मैले चाहिँ उहाँहरूको प्रोफाइलमा एउटा पढ्ने अवसर पाएँ अध्ययन गर्ने अवसर पाएँ र जो व्यक्तित्वहरूले आफ्नो फेसबुकको वालमा एउटा सन्देशमूलक उहाँहरूको स्ट्याटस राख्नुभएको थियो तिनै स्ट्याटसहरूलाई चाहिँ आजको प्रवासको सन्देश कार्यक्रममा मैले लिएर उपस्थित भएको छु सर्वप्रथम मसँग रहेको छ एउटा फेसबुक स्ट्याटस जसमा लेख्नुभएको छ गोपाल कडेल गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद युएका उहाँ महासचिव पनि रहनुभएको छ उहाँले आफ्नो फेसबुकको वालमा लेख्नुभएको छ शुभकामना भनेर लेख्नुभएको छ विभिन्न जात जाति र उच्च संस्कृतिले भरिएको हाम्रो देश अनि हाम्रो संस्कृति र सभ्यता छ यसैबीच थारूहरूको महान चाड माघी र किराँतहरूको सम्बत एले तथा सारा नेपालीहरूको माघे सङ्क्रान्तिको अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण गैर आवासीय दाजुभाइ तथा दिदीबहिनीहरूमा एकता सद्भाव र सत्प्रेमको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु भनेर चाहिँ गोपाल कडेलजीले यहीबाट लेख्नु भएको छ यसै सिलसिलामा मैले अर्को एकजना समाजसेवीको फेसबुकको वालमा पनि अध्ययन गर्ने एउटा अवसर मिलेको थियो डिएल शर्मा हुनुहुन्छ उहाँ लुम्बिनी वेलफेयर सोसाइटी युए उहाँले आफ्नो फेसबुकको वालमा लेख्नुभएको छ लुम्बिनी वेलफेयर सोसाइटीले यही दस तारिक शुक्रबारको दिन फुजेराको मसाफी भन्ने स्थानमा गरिएको नयाँ वर्ष दुई हजार चौधको शुभकामना आदान प्रदान तथा मनोरञ्जन गर्ने अभिप्रायले गरिएको वनभोज कार्यक्रममा भव्यतापूर्वक सफल भएकोमा यस कार्यक्रमलाई सफल पार्न अहोरात्र खट्नुहुने हाम्रा मित्रजन र सहभागी मित्रहरूमा धन्यवादका साथ आभार प्रकट गर्दै यहाँहरू सबैलाई आफ्नो फिडब्याक दिनुहुन अनुरोध गर्दछु हामी निकट भविष्यमा अर्को वनभोज कार्यक्रम अझ भव्यताका साथ तपाईँहरूलाई पुनः मनोरञ्जन गराउने सोचमा छौँ जसको निम्ति तपाईँको प्रतिक्रियाको अपेक्षा गरेका छौँ भनेर चाहिँ DL Sharma Lumbini welfare society युएको अध्यक्ष रहनुभएको छ उहाँ उहाँले चाहिँ आफ्नो फेसबुकको वालमा लेख्नुभएको स्ट्याटस मैले भर्खरै प्रस्तुत गरेँ श्रोताहरू यसै गरी अन्य समाजसेवीहरू र युएमा रहनुभएका नेपालीहरूले आफ्ना फेसबुकको वालमा के कस्ता स्ट्याटसहरू लेख्नु भएको छ म यहाँहरूलाई लिएर प्रस्तुत हुने नै छु अहिले भने यहाँहरूको लागि अर्को मिठो गीत राख्दैछु कार्यक्रम प्रवासको सन्देश सुन्दै गर्नुहोला बनायो फेसबुकले मलाई हिरो बनायो फेसबुकले फेसबुकले कान्छु फेसबुकले माया बढायो फेसबुकले फेसबुकले कान्छु छ दिनमा होस् ओस होस् राति संसारैभरि कुरा गर्न मिल्छ दिनमा होस् होस् राति मैले मायालाई भेट फेसबुकले मैले मायालाई भेट फेसबुकले फेसबुकले कान्छु फेसबुक एकछिनमै उसले खबर लेख्छ मैले खालुलाई भेटे फेसबुकले मैले खालुलाई भेटे फेसबुकले मलाई नामी बनायो फेसबुकले अझै दामी बनायो फेसबुकले साथीभाइ भेटायो फेसबुकले मलाई हिरो बनायो फेसबुकले मलाई हिरो बनाए फेसबुकले फेसबुकले तान्छु फेसबुकले माया बढायो फेसबुकले फेसबुकले तान्छु फेसबुकले माया बढायो फेसबुकले फेसबुकले हाम्रो राष्ट्रिय गौरव प्रवासी नेपालीको एकै आवाज श्रोताहरू अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम प्रवासको सन्देश यस कार्यक्रमलाई यहाँहरूले सुन्न सक्नुहुनेछ हरेक हप्ताको आइतबार साँझ आठ बजे लगइन गर्नुहोला W W W dot Pravasi online dot com श्रोताहरू यहाँहरूलाई यस प्रवासको सन्देश कार्यक्रम कस्तो लागिरहेको छ सुझाव र सल्लाहको लागि यहाँहरूले info at the rate Pravasi online dot कममा हामीलाई इमेल मार्फतबाट पनि आफ्ना सुझाव सल्लाहहरू दिन सक्नुहुनेछ भने स्काइपीको माध्यमबाट पनि प्रवासी अनलाइन रेडियोमा यहाँहरूले कल गरेर हामीलाई तपाईँहरूको अमूल्य सुझाव र सल्लाह दिन सक्नुहुनेछ श्रोताहरू आजको प्रवासको सन्देश कार्यक्रममा अर्को एउटा फेसबुकको प्रोफाइलमा म अध्ययन गर्न लागिरहेको छु यही सिलसिलामा मसँग रहेको छ अर्को एउटा फेसबुक लालबहादुर डेगा यही उहाँ चाहिँ पत्रकार हुनुभएको छ उहाँले आफ्नो फेसबुकको वालमा अति नै राम्रा सुन्दर तस्विरहरू नेपाली सजी सजावट भनौँ नेपाली वेशभूषामा सजी सजावट कलाकारहरूको तस्विरहरू उहाँले पोस्ट गर्नुभएको छ र उहाँले तस्विरसँगै लेख्नुभएको छ दुबईको अल्फायद स्थित दुबई व्यापार महोत्सव दुई हजार चौधको अवसरमा सत्यावती कला केन्द्र बबरमल काठमाडौँको प्रस्तुतिमा कौडा शेर्पा मयूर झाँकी तामाङ अपेरा झ्याउरे थारू भोजपुरी र सिङ्गारो नृत्यहरू प्रस्तुत गर्दै डाइरेक्टर उदयराम खड्का सुरेश कुमार गुरुङ तृप्ति खड्का बुद्धि परियार अस्तित्व मगर बिना रुम्बा बसन्ती मगर ज्योति भविष्य खड्का र धविलाल खड्का सांस्कृतिक प्रस्तुति गर्दै भनेर चाहिँ उहाँले एकदमै राम्रा नेपाली सजी सजावटका वेशभूषामा वेशभूषा पहिरिएका कलाकारहरूको तस्विर प्रस्तुत गर्नुभएको छ आफ्नो फेसबुकको वालमा पत्रकार लालबहादुर डेगाजीलाई म यस प्रवासी सन्देश कार्यक्रमबाट पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु जसले एउटा नेपाली कला संस्कृतिलाई फेसबुकको माध्यमबाट विश्व सामु पुर्याउनको लागि एउटा महत्त्वपूर्ण भूमिका खेल्नुभएकोमा त्यसै गरी मसँग अर्को एउटा स्ट्याटस रहेको छ एक हामीसँग हुनुहुन्छ उत्तम अधिकारी उहाँ पनि पत्रकार रहनुभएको छ युएमै उहाँले आफ्नो फेसबुकको वालमा लेख्नुभएको छ नागरिक पत्रकारिता तालिममा सहभागी हुने अवसर नगुमाऊ निशुल्क सञ्चालन गरिने तालिममा सहभागी हुन उज्यालो मल्टिमिडिया प्रालीले प्रकाशन गरेको नागरिक पत्रकारिता तालिमको फारम भरेर प्रालीलाई बुझाएपछि मात्र निवेदनबाट दसजनालाई तालिममा सहभागी गराइनेछ भनेर लेख्नुभएको छ उहाँले यस आफ्नो फेसबुकको स्ट्याटससँगै उहाँले एउटा लिङ्क पनि दिनुभएको छ एसटिटिपी स्ल्यास स्ल्यास उज्यालो अनलाइन डट कम उजेवाइएएलओएनएलआइएनई डट सिओएम कम स्ल्यास एसटिएटिआइसी पिएजिई स्ल्यास ट्रेनिङ नोटिस भनेर चाहिँ उहाँले यसमा पाइनेछ भनेर एड्रेस पनि दिनुभएको छ यसै गरी विभिन्न हाम्रा युएमा रहनुभएका प्रवासी नेपालीहरूले आफ्नो फेसबुकलाई चाहिँ एकदमै राम्रो तरिकाले सदुपयोग गर्नुभएको छ भन्ने प्रभाव चाहिँ अहिले मैले धेरै नै देखिरहेको छु मैले विभिन्न व्यक्तित्वहरूको प्रोफाइल अध्ययन गरिरहेको छु र उहाँहरूको जति पनि स्ट्याटसहरू रहेका छन् धेरै नै जानकारीमूलक र एउटा प्रवासमा रहनुभएका नेपालीहरूको लागि सूचनामूलक सूचनाको रूपमा चाहिँ उहाँहरूले आफ्नो फेसबुकलाई सदुपयोग गरिरहनु भएको छ अन्य हाम्रा युएदेखि बाहिर रहनुभएका र युएमा रहनुभएका अन्य नेपालीहरूका पनि आफ्ना फेसबुक प्रोफाइलहरू जो हाम्रो यस प्रवासी अनलाइन रेडियोमा उहाँहरू फ्रेन्ड भइसक्नु भएको छ उहाँहरूको प्रोफाइललाई मैले एकदमै अध्ययन गर्ने क्रम बढिरहेको छ अहिले भने फेरि यहाँहरूको लागि अर्को मिठो गीत राख्दैछु कार्यक्रम प्रवासको सन्देश सुन्दै गर्नुहोला म अन्य सन्देशहरू भनौँ अन्य स्ट्याटसहरू पनि यहाँहरूको लागि लिएर उपस्थित हुने नै छु कार्यक्रम प्रवासको सन्देश सुन्दै गर्नुहोला फेसबुकले फेसबुकले मलाई जिउँदै मार्यो फेसबुकले फेसबुकले मलाई जालैमा पार्यो फेसबुकले फेसबुकले मलाई जिउँदै मार्यो फेसबुकले फेसबुकले मलाई जालैमा पार्यो फेसबुकले मलाई जिउँदै मार्यो फेसबुकले माया फेसबुकले मलाई जोगी नै पार्यो फेसबुकले माया रोग नै साह्रो जोगी नै पार्यो मार्यो मलाई फेसबुकले फेसबुकले मलाई जालैमा पार्यो फेसबुकले मलाई जिउँदै मार्यो फेसबुकले माया रोग नै फेसबुकले मलाई जोगी नै पार्यो फेसबुकले माया रोग नै साह्रो जोगी नै पार्यो मार्यो मलाई फेसबुकले रहेछ नि साह्रै त्यो ओठले पारेको चोटले मलाई घाइते रहेछ नि साह्रै जन्म त्यो ओठले पारेको चोटले मलाई घाइते बनायो मलाई जालैमा पार्यो फेसबुकले मलाई जिउँदै मार्यो फेसबुकले play. फसे जानी नजानी दुई मोटो सिलाई प्रेम रस पिलाइ मजोस बनायो फेसबुकको बानी बेमानी म त फसे जानी नजानी दुई मोटो सिलाई प्रेम रस पिलाइ मधोस बनायो अझै तापेर जोस झन् मधोस पार्यो नि मलाई फेसबुकले फेसबुकले फेसबुकले मलाई जाले नपार्यो फेसबुकले फेसबुकले मलाई जिउँदै मार्यो फेसबुकले फेसबुकले मलाई जालैमा पार्यो फेसबुकले मलाई जिउँदै मार्यो फेसबुकले माया रोदरै साह्रो फेसबुकले मलाई श्रोताहरू अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम प्रवासको सन्देश प्रवासको सन्देश कार्यक्रमको सिलसिलामा मसँग अर्को एउटा फेसबुकको प्रोफाइल रहेको छ जसमा लेख्नुभएको छ अर्जुन काफले मलेसिया उहाँ चाहिँ मलेसियामा रहनुभएको छ र मैले र उहाँको फेसबुकको प्रोफाइलमा अथवा भनौँ उहाँको वालमा उहाँले पोस्ट गर्नुभएको छ एउटा खुसीको खबर सुनाउन आतुर छु भनेर उहाँले लेख्नुभएको छ के रहेछ त खुसीको खबर म यहाँहरूलाई सुनाउनै लागिरहेको छु मलेसियाको जेलमा परेका हाम्रा गाउँले दाजुभाइको अवस्था थाहा पाइयो आज भाइ सन्तोष आचार्यलाई भेट्न साथी हेमन्त ओझा जहरबारु स्थित भाइरहेको जेलमा जाँदैछन् मन भए भए पनि म चाहिँ टाढा भएकाले जान सकिनँ नारायण पोखरेल सुरज थापा लोकेन्द्र भण्डारी रहेको जोहरकै कुम्पुङ जेलमा भेट गर्न भाइ रविन्द्र हेमन्त केही दिनमै जाँदैछन् मन भए पनि भौगोलिक परिस्थितिका कारण म त्यहाँ पुग्न नसके पनि नेपाली दूतावास मलेसिया समक्ष पुगेर उनीहरूको घर फिर्तीको लागि गर्नुपर्ने प्रक्रिया गरिरहेको छु नेपालमा हुने र यसबारे सरोकार राख्ने आफन्तहरू सबैलाई फेब्रुअरीभित्र उहाँहरू नेपाल पुग्नुहुनेछ चिन्ता नगर्नुहोला भनेर चाहिँ अर्जुन काफ्लेजीले आफ्नो फेसबुकको वालमा चाहिँ प्रोफाइल स्ट्याटस लेख्नुभएको छ एकदमै खुसीको कुरा हो कि एउटा सामाजिक सञ्जाल फेसबुकलाई प्रयोग गरेर आफ्ना दुःख सुखका समाचारहरू एउटा समाचारलाई प्रसारण गर्नको लागि फेसबुकलाई चाहिँ एउटा माध्यम बनाएर जसले एउटा फेसबुकको सदुपयोग गरिरहनु भएको छ पक्कै पनि एउटा खुसीको कुरा हो युएमा मात्र होइन युएदेखि बाहिर रहनुभएका तमाम हाम्रा श्रोताहरू जसले प्रवासी अनलाइन रेडियो सुन्नुहुन्छ साथै प्रवासी अनलाइन रेडियोको फेसबुकमा उहाँहरू फ्रेन्ड भइसक्नु भएको छ उहाँहरूका जति पनि हाम्रा श्रोताहरू हुनुहुन्छ अवश्यमा क्रमशः उहाँहरूका फेसबुकमा रहेका स्ट्याटसहरूलाई हरेक एक हप्ताभित्र भएका स्ट्याटसहरूलाई म तपाईँहरू समक्ष ल्याउने कोसिस गरि नै रहनेछु किनभने जति पनि हाम्रा श्रोताहरू हुनुहुन्छ मैले आज उहाँहरूको प्रोफाइल हेर्दाखेरि धेरै नै एउटा सन्देशमूलक उहाँहरूको स्ट्याटस रहेको छ विशेष गरी प्रवासको सन्देश कार्यक्रम पनि सन्देशमूलक रहेकोले गर्दा साथसाथै उहाँहरूको सन्देश प्रवासको सन्देश कार्यक्रमको लागि उपयुक्त रहेकोले गर्दा मैले आज तिनै सन्देशहरूलाई तिनै स्ट्याटसहरूलाई आजको प्रवासको सन्देश कार्यक्रममा प्राथमिकताको साथ प्रस्तुत गरिरहेको छु श्रोताहरू त्यसै गरी मसँग अर्को एउटा फेसबुकको प्रोफाइल रहेको छ जसमा हुनुहुन्छ डिआर गुरुङ तमु युए उहाँ चाहिँ युएमा रहनुभएको छ उहाँले आफ्नो फेसबुकको स्ट्याटसमा लेख्नुभएको छ वर्गीय समानता कि जातीय समानता गरिब भएकाले राउटे भएको कि राउटे भएकोले गरिब भएको दलित भएकोले गरिब भएको कि गरिब भएकोले दलित भएको उहाँले तिनवटा क्वेसन गर्नुभएको छ आफ्नो स्ट्याटसमा साथै उहाँले लेख्नुभएको छ असत्य अनेक हुन्छन् सत्य एउटै मात्र हुन्छ आफूलाई सत्य लागेको कुरा आत्मसात गरेर अघि बढ्ने हिम्मत गर्नेहरू नेता हुँदो रहेछन् अरूले ठानेका सत्यलाई आफ्नो सत्य ठान्नेहरू जनता हुँदो रहेछन् गजबको कुरो महसुस गरियो भनेर चाहिँ उहाँले आफ्नो फेसबुकको वालमा लेख्नुभएको छ वास्तवमै उहाँको तिनवटा एकदमै सान्दर्भिक प्रश्नहरू रहेका छन् वर्गीय समानता कि जातीय समानता गरिब भएकोले राउटे भएको कि राउटे भएकोले गरिब भएको दलित भएकोले गरिब भएको कि गरिब भएकोले दलित भएको एकदमै सान्दर्भिक प्रश्नहरू उहाँले फेसबुकमा प्रस्तुत गर्नुभएको छ वास्तवमै उहाँका जति पनि फेसबुक फ्रेन्डहरू छन् पक्कै पनि उहाँहरूले कमेन्टबाट यसको जवाब पाउनुहुनेछ भन्ने मैले आशा गरेको छु श्रोताहरू त्यसै गरी अन्य फेसबुकका स्ट्याटसहरू सन्देशमूलक स्ट्याटसहरू म यहाँहरूलाई प्रस्तुत गरि नै छु अहिले भने पुनः यहाँहरूको लागि अर्को मिठो गीत प्रस्तुत गर्दैछु कार्यक्रम प्रवासको सन्देश सुन्दै गर्नुहोला सुन्दै हुनुहुन्छ कार्यक्रम प्रवासको सन्देश यस कार्यक्रमलाई यहाँहरूले सुन्न सक्नुहुनेछ प्रवासी अनलाइन रेडियोमा जसको लागि लगन गर्नुहोला W W W dot Pravasi online dot com श्रोताहरू आजको प्रवासको सन्देश कार्यक्रमको सिलसिलामा अर्को एउटा फेसबुकको प्रोफाइलमा म अध्ययन गरिरहेको छु जसको रहेको छ फेसबुक प्रोफाइल चन्द्रबहादुर रोक्का उहाँ चाहिँ गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति युएको अध्यक्ष रहनुभएको छ उहाँले आफ्नो फेसबुकको वालमा एउटा सूचना भनौँ अथवा निमन्त्रणा अथवा सहयोगको लागि उहाँले एउटा आह्वान गर्नुभएको छ उहाँले लेख्नुभएको छ आदरणीय सम्पूर्ण क्रिकेट प्रेमीहरू यति बेला नेपाली क्रिकेट टिम अन्तर्राष्ट्रिय स्तरमा विभिन्न टुर्नामेन्ट जितेर नेपाललाई क्रिकेट जगतमा चिनाउन सफल भएको छ उचित व्यवस्थापन तालिम तथा आवश्यक वातावरण मिल्न सकेको खण्डमा निकट भविष्यमा नै वर्ल्ड कप खेलेर एउटा राम्रो नाम देखाउन सक्नेछ चर्चित तथा लोकप्रिय खेलहरूमध्ये क्रिकेटमा धेरै सम्भावना भएको हुँदा सम्बन्धित निकाय तथा क्रिकेट प्रेमीहरूको सहयोग भयो भने विश्व क्रिकेटमा नेपाल अग्रपन्थीमा छिट्टै पुग्नेछ भनेर उहाँ लेख्नुभएको छ नेपाली राष्ट्रिय टोलीको लागि अभ्यास गर्न न त राम्रो क्रिकेट मैदानै छ न त खेलाडीहरूलाई कुनै किसिमको सुविधा नै छ वास्तवमा यो सही पनि हो यतिसम्म कि बर्खाको समयमा टुर्नामेन्ट भयो भने कुनै अभ्यासै नगरी खेल्न जानुपर्ने एउटा बाध्यात्मक स्थिति पनि रहेको छ भनेर उहाँले लेख्नुभएको छ बर्खाको समयमा प्र्याक्टिस गर्न र बलिङ तथा ब्याटिङ क्षमता वृद्धि गर्नको लागि cricket indoor net practice ground निर्माणको लागि नेपाल क्रिकेट सङ्घ तथा विभिन्न सङ्घ संस्था तथा निकायहरूसँग चाहिँ एउटा अनुरोध आएको सिलसिलामा युईमा रहेको गैर आवश्यक नेपाली समन्वय परिषदलाई पनि औपचारिक प्रस्ताव आएको कुरा उहाँले आफ्नो फेसबुक वालमा भएको छ त्यसरी उहाँले भएको छ यसर्थ संसारभरि रहनुभएका एनआरएन पदाधिकारी पदाधिकारीज्यूहरू एवं एनआरएन मित्रहरू र सम्पूर्ण क्रिकेट प्रेमी सङ्घ संस्था बुद्धिजीवी तथा समाजसेवी महानुभावहरूमा एनआरएन युए तथा Nepal cricket indoor net practice ground निर्माण मूल समिति विशेष अनुरोध गर्दछ भनेर उहाँले लेख्नुभएको छ उहाँले लेख्नुभएको छ आर्थिक सहयोग गर्न चाहनुहुने महानुभावहरूले निम्न ब्याङ्क खातामा सिधै रकम जम्मा गर्न पनि सक्नुहुनेछ भनेर उहाँले एउटा ब्याङ्क खाता पनि दिनुभएको छ खाताको नाम रहेको छ क्रिकेट एसोसिएसन नेपाल सिआरआइसिकेइटी एएसएसओसिआइएटिआइओएन एनइपिएल नेपाल ब्याङ्क खाता नम्बर पनि रहेको छ शून्य शून्य एक शून्य शून्य शून्य एक शून्य दुई नौ आठ जिरो सात zero zero one zero zero zero one zero two nine eight zero seven ब्याङ्कको नाम रहेको छ सानिमा ब्याङ नक्साल काठमाडौँ नेपाल र उहाँले सुट कोड पनि दिनुभएको छ एसएनएमएएनपिकेए र उहाँले चाहिँ जसले नेपाल क्रिकेट टिमलाई चाहिँ आफ्नो इच्छाले सकेको सहयोग गर्न चाहन्छन् त्यसको लागि चाहिँ सहयोग गरेर नेपालको लागि एउटा क्रिकेट जगतलाई विकास गर्नको लागि चाहिँ इन्डोर नेट प्र्याक्टिस ग्राउन्ड निर्माणको लागि सहयोग गर्न सक्नुहुनेछ सधैँभरि तपाईँहरूको सहयोगको लागि ढोका अवश्य पनि खुल्ला रहेको छ र उहाँले एउटा फेसबुकको माध्यमबाट सन्देश उहाँले भनौँ एउटा सहयोगको आह्वान गर्नुभएको छ विश्वव्यापी रूपमा यसै गरी मसँग अर्को एउटा फेसबुक रहेको छ दिल राई उहाँ पनि युएमा हुनुहुन्छ उहाँले आफ्नो फेसबुकमा लेख्नु भएको छ मानिस जातिको उत्तरी भएपछि आदिमकालमा अन्न बाली र अन्य खाद्यान्नहरूको पहिचान नभएको अवस्थामा हाम्रा पुर्खाहरूले तरुल भ्याकुर खाएर जीविका चलाउँथे मानव जातिको सभ्यता आजको युगसम्म आइपुग्दा चरम विकास भइसकेको अवस्था छ यसरी सृष्टिकालमा प्राण बचाउने तरुलको महत्त्वको साथ माघे सङ्क्रान्ति आजभोलि अनन्तसम्म मनाइरहनु पर्दछ माघे सङ्क्रान्ति पर्वको उपलक्ष्यमा संसारमा छरिरहनुभएका नेपालीहरूमा सुख शान्ति प्रगति अनि सुस्वास्थ्यको हार्दिक मङ्गलमय कामना गर्दछु भनेर दिल राईले आफ्नो फेसबुकबाट चाहिँ उहाँले एउटा सन्देशको रूपमा लेख्नु भएको छ र सम्पूर्ण विश्वभरि छरिरहनुभएका सम्पूर्ण नेपालीहरूलाई माघे सङ्क्रान्तिको हार्दिक मङ्गलमय शुभकामना दिनुभएको छ श्रोताहरू यसै गरी अन्य फेसबुकमा जति पनि युएमा रहनुभएका नेपालीहरू हुनुहुन्छ उहाँहरूको फेसबुकमा के के लेखिए त के कस्ता स्ट्याटसहरू राख्नुभएको छ भन्ने मेरो क्रम जारी नै थियो तर पनि हाम्रा प्राविधिक मित्रले आजको कार्यक्रमको निर्धारित समय सकिसकेको मलाई जानकारी दिइसक्नु भएको छ तसर्थ अहिले भने कार्यक्रमलाई यहीँ बिट मार्दै जाँदा जाँदै यहाँहरूको लागि यो मिठो गीत छाड्दै म कार्यक्रमबाट पनि बिदा हुन चाहन्छु अर्को हप्ता यसै दिन यसै समय यहाँहरूसँग भेट्ने बाचा गर्दै यहाँको दिन सुखमय बितोस् यहाँको साँझ सुखमय बितोस् अन्त्यमा भर्खरै गएको माघे सङ्क्रान्तिको विश्वभरि छरिरहनुभएका र हाम्रो प्रवासी अनलाइन रेडियोको कार्यक्रम प्रवासको सन्देश सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु नमस्ते सखो यति मिठो दिउला तिमलाई माया बिर्सने छन् साराले पुराना प्रेमका कथा यति चोखो मेरा सारा जीवन सबै तिमीलाई मिठा मिठा क्षणहरू सबै तिमीलाई मेरो खुसी मेरो सुख सबै सबै तिमीलाई यति चोखो आँखाभित्र बस्नु तिमी छाती निदाउनु सपनीमा पनि मलाई सुस्तरी चिहाउनु सधैँ सधैँ तिमी मेरी माया पनि आउनु आउनु यति चोखो यति मिठो देउला सने छन् साराले पुराना प्रेमका कथा यति चोखो